नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुत खबरमा प्रविधि संयोजनसँगै प्रविधि प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षीबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुत खबर एफएम FM एक सय दुई थुप्रो चार गढसँग इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट कलकत्ता एफएम र मोबाइल एप गलकत एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्तर्गत नगर प्रमुख गैरे रिघामा पूर्व शिक्षक तथा गलकुत पत्रकार समाजका अध्यक्ष खरेलद्वारा कृषि फर्म सञ्चालन बोर्ती बाङ्क कणेल परिवारले आर्थिक सहयोग हस्तान्तरण रमान खोलामा आफ्नै पाठ्यक्रम आउँदो शैक्षिक सत्रमा लागु हुने र भागीरथीको अपराधीले कारवाहीको दायरामा ल्याउन अनिम सङ्घको माग ओ, दाई दाई दुली त भागिनी हेलो दुदा मलाई लाने भए आऊ ओ भगौडा दुलै बाहिर आऊ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 गलकुट बागलुङ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता काम गर्दा गर्दै समय बितेको पनि पत्तै नहुने भोक लागिसक्यो खाजा खान कतै जाउँ न है खाजा त खाने तर सधैँ चाउमिन र मोमो मात्र कति खानु ल हिँड मैले चाउमिन मोमो बाहेक अरू खाजा खुवाउँछु नि त्यो पनि बर्गर कर्नर विथ बेकरी क्याफेमा सेवाहरू स्पेसल बर्गर पिज्जा केकका आइटमहरू पेस्ट्री पास्ता बिरयानी पान्टा सेट खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ सम्पर्कका लागि फोन शून्य चार बाह्र एक सय नब्बे मोबाइल सन्तानब्बे एकचालिस सत्तरी त्रिहत्तर उनातिस प्रोप्राइटर सङ्गीत थापा बर्गर कर्णरोहित बेकरी क्याफे गलकोट नगरपालिका तिन हटिया बजार गलकोट स्क्वायर हाउसको पहिलो तला गलकोट बागलुङ अब समाचार विस्तारमा गलकुट नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका नागरिकहरू नगर सदरमुकाम तथा जनप्रतिनिधिसँग सम्पर्कमा आउन नसक्दा पछाडि परेको समुदाय स्तरमा भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको छ यसैबीच गलकुट नगरपालिका वडा नम्बर एघारको किमले प्राथमिक विद्यालयमा अनुगमन गरिनु भएको छ सङ्घीय संरचना अन्तर्गतका सरकारको अनुगमन समेत गर्न पर्न नसक्दा ओझेलमा परेको किमले प्राथमिक विद्यालयको आज गलकुट नगरपालिका नगरपालिकाका नगर प्रमुख गैरेले अनुगमन गर्नुभएको हो घलकुत नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे उपप्रमुख रेणुका काउचा लगायतको टोलीले विद्यालयको निरीक्षण तथा शैक्षिक व्यवस्थापनको अनुगमन गर्नुभएको थियो विद्यालयको अनुगमन पश्चात गलकुत नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले विद्यालयको भौतिक पूर्वाधारको लागि नगरले विशेष सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो उहाँले भौतिक संरचनाको व्यवस्थापन नहुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी नहुने बताउँदै विद्यालयको पूर्वाधार विकासमा नगरपालिकाको विशेष सहयोग गर्ने बताउनु भयो गलकुत नगरपालिकाले चालु आर्थिक वर्षमा विद्यालयको भवन मर्मतको लागि तिन लाख रुपियाँ विनियोजन गरेको थियो गल पच्चिस ला पच्चिसजना विद्यार्थी र तिनजना शिक्षक दरबन्दीमा रहेको विद्यालयलाई उत्कृष्ट विद्यालय बनाउन विद्यालयका शिक्षकले नगर उपप्रमुख रेणुका काउचाले आग्रह गर्नुभएको थियो सो अवसरमा विद्यालयको भौतिक संरचना मर्मतको लागि नगर प्रमुख गैरेले मागपत्र समेत प्रदान गरिएको थियो त्यस्तै नगर प्रमुख सहितको टोलीले गलकुत नगरपालिका वडा नम्बर एघारको खेरा खेरादीमा नयाँ निर्मित मोटर बाटोको अवलोकन गर्नुभएको थियो गलकुत नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानीय अन्यसँग छलफल कार्यक्रममा नागरिकहरूसँग प्रत्यक्ष रूपमा भेटघाट एवं नागरिकहरूको समस्या र समाधानको लागि आफ्नो आफ्नो स्थानीय त सरकारले गर्न सक्ने र गर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो कुनै ताका कक्षा कोठामा कखरा सिकाउने मित्र खरेलको दैनिकी हिजो आज घरगोट र खेतबारी चोहार्दैमा बेच्छ उहाँ कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोध स्याहारी रहेको हुनुहुन्छ गलकुत नगरपालिका नम्बर नौ मलम छिसाका उनापचास वर्षे खरेलले गरेको कृषि कर्म लाग्दो रहेको छ सात वर्ष अघि शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि बाख्रा पालनमा लाग्नुभएका खरेल अहिले मौरी पालन र कागती खेतीमा रमाइरहनु भएको छ उहाँकोमा बत्ती सा घार सेरेन जातका मौरी छन् भने पाँच सय बोध कागती कागतीका एक सय बोधले फल दिन थालेका छन् मह पनि काट्ने बेला हुँदैछ खरेलले तरुल तिमुर र बेसारको पनि व्यवसाय खेती गर्दै आउनु भएको छ एक सय झाल तरुल र एक सय बोट तिमुर पनि छ उहाँले भन्नुभयो दुई वर्ष अघिसम्म व्यावसायिक बाख्रा पालन गर्नुभएका खरेलले आमा बिरामी भएर घरमा बढी समय दिनुपर्ने भएकोले भएपछि त्यसलाई छाडेर कृषितिर लागेको सुनाउनु भयो भयो बाख्रा पालनबाट पनि राम्रै भइरहेको थियो अहिले मौरी पालन र कागती खेतीमा हात हालेको छु उहाँले भन्नुभयो नयाँ व्यवसायमा झन्डै रु सात लाख लगानी भएको खरेलले बताउनु भयो उहाँले कलकुत कृषि तथा पशु उत्पादन फार्म दर्ता गरेर व्यवसाय अगाडि बढाउनु भएको छ सेवानिवृत्त जीवनले उद्यममा लगाउने सोचका साथ कृषिलाई रोजेको खरेलको भनाइ छ परम्परागत खेतीले मात्र केही हुँदैन कृषिको व्यवसायको उत्पादनतर्फ लाग्नुपर्छ उहाँले भन्नुभयो उहाँले नयाँ पोस्टले कृषि र पशुपालन मार्फत गाउँमै रोजगार स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पनि आफूले दिन चाहेको उल्लेख गर्नुभयो उत्पादनमा जोड दिनु अघि खरेलले बिस वर्षसम्म छिमेकी गाउँ रिघाको सरस्वती प्राथमिक विद्यालयमा अध्यापन गर्नुभएको थियो पढाइमा स्नातक खरेलमा कृषिबाट आत्मनिर्भर बन्ने अठोट छ उहाँसँग निकट भविष्यमा व्यावसायिक भैँसी ठाल्ने योजना छ जसका लागि गोठ निर्माणको काम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 होइन कसको फोन आएको थियो छोरोले विदेश आउनु घुम्न भन्दै थियो यो कोरोना त्यही माथि महँगाई कसले टिकट बनाइदिन्छ र म त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच सुरेश खत्री म्यानेजिङ डाइरेक्टर पेनगोलिङ travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा आजै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आए ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater किटली fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलत खबरमा छो त व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला ढोरपाता नगरपालिका वडा नम्बर एकका अपाङ्गता भएका परिवारले आर्थिक सहयोग प्राप्त भएको छ रोजगारको सिलसिलामा कोरिया पुगेका नेपालीहरूबाट सङ्कलन भएको रकम बुर्तिबाङका युवराज कण्डेललाई प्रदान गरिएको हो कण्डेलको अपाङ्गता भएका छोरा भरत कण्डेलको उपचारको लागि राहत रकम हस्तान्तरण गरिएको हो स्थानीय लोकनाथ भूषालको अगुवाईमा सञ्चालन गरेको अभियानबाट सङ्कलित रकम एक लाख लाख छ हजार नौ सय त्रिसठी रुपियाँ कण्डेलको परिवारलाई हस्तान्तरण गरिएको छ संस्थाका सल्लाहकार संयोजक तथा इलाका प्रशासन कार्यालय बुर्तिबाङका नायब सुब्बा लोकबहादुर कुँवर सहितको सहभागितामा राहत रकम हस्तान्तरण गरिएको हो तमान खोलाको नर्जा खानीमा तामाको ठुले खानी छ कालमा त्यहाँ तामा निकालेर तमानवासीले गुजारा चलाएको किम्बदन्ती पाइन्छ राजा महेन्द्रको पालो पनि त्यहाँका तामा खानी बन्द भए ऊ बेला तामा निकालेकाहरूले भनेको र सुनेको आधारमा मात्रै अहिलेको पुस्ताले नर्जाखानीमा तामा रहेको जानकारी राखेका छन् यहाँका मगर समुदायको आफ्नै संस्कृति छ मगर समुदायभित्र पनि छन्त्याल समुदायको भाषा र संस्कृति छ धेरै छन्त्याल र मगर समुदायको बसोबास रहेको तमान खोलाको नयाँ पुस्ताले आफ्नो कला संस्कृति र परम्परा बारे भन्ने र सुन्ने गरेका छन् तर औपचारिक पढाइ लेखाइ भने छैन तमा सङ्घीय संरचना लागू भए पनि स्थानीय पाठ्यक्रम निर्माण गर्ने र पठन पाठन गराउने गराउन पाउने अधिकार स्थानीय सरकारलाई छ कानुनी रूपमा व्यवस्था भएको यो अधिकार तमानखोलाले पहिलो पटक प्रयोगमा ल्याएको छ तमानको संस्कृति कला संस्कृति भूगोल खानी कृषि वन पैदावार र प्राकृतिक स्रोतको विषयहरू समेत स्थानीय पाठ्यक्रम निर्माणमा निर्माण काम धमाधम भइरहेको छ गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्य सचिव रहेको सात सदस्य पाठ्यक्रम निर्धारण समितिले अहिले आफ्नै पाठ्यक्रम निर्माणको काम तीव्र बनाएको छ किम्बदन्तीको भरमा रहेको हाम्रो माटोको सिकाइ अब व्यावहारिक बनाउँदैछौ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो आउँदो शैक्षिक सत्रमा आफ्नै पाठ्यक्रम लागू गर्दैछौ स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनाले विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठन पाठन गर्न सक्ने संवैधानिक व्यवस्थाले ध्यान दिँदै तमान खोलाले स्थानीय पाठ्यक्रम निर्माण व्यापारलाई तीव्र बनाएको हो स्थानीय स्तरमा निर्माण गरिने पाठ्यक्रममा स्थानीय भाषा कला संस्कृति भेषभूषा चालचलन रहनसहन पर्यटन कृषि उत्पादन र पशुपालनका सम्भावना समावेश गरेर पाठ्यक्रम तयार गरिनेछ पाठ्यक्रम निर्माणको सत्तरी प्रतिशत काम सकिएको गाउँपालिकाको शिक्षा अधिकारी पुरान घरतीले भयो पाठ्यक्रम निर्माणको काम सकिएपछि मेरो गाउँपालिका नामक पुस्तक तयार हुनेछ सुरुमा यो पुस्तक कक्षा एकमा पढाइ हुने उहाँले बताउनु बताउनुभयो यो विषय लागू हुने र त्यसपछि क्रमशः कक्षा पाँचसम्म पठन पाठन सुरु गरिने घरतीले जानकारी दिनुभयो हप्ताको चार दिन पठन पाठन हुने गरी एक सय पूर्णाङ्कको पाठ्यक्रम तयारी भइरहेको उहाँले बताउनुभयो सय पूर्णाङ्कले दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ पाठ्यक्रम निर्माणका क्रममा स्थानीयदेखि राष्ट्रिय विज्ञहरूको राय सुझाव लिएर तयार पार्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष बुढाले बताउनुभयो तयार भएको पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रमा पठाइनेछ स्वीकृत भएपछि पठन पाठन सुरु हुन्छ बुढाले भन्नुभयो अहिले प्राथमिक तहको कक्षा पाँचसम्म एक पिरियड कक्षा सञ्चालन हुनेछ पाठ्यक्रम अनुसारको पुस्तक तयार गरेर निशुल्क विद्यार्थीले उपलब्ध गराइने बुढा बताउनु बताउनुभयो मेरो गाउँपालिका नामक पुस्तक अध्यापनका लागि जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले गृह कार्य थालेको उहाँले भयो मगर सन्थ्याल भाषाले अध्ययन गराउने गरी पाठ्यक्रम तयार हुने गाउँपालिकाले जनाएको छ अहिले तयार हुने मेरो गाउँपालिका पाठ्य पुस्तक भने नेपाली भाषाको हुनेछ अखिल नेपाल महिला संघ अनिमा संघ बागलुङको भागीरथी भट्टको बलात्कारपछि भएको हत्याको घटनाप्रति ध्यानकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र बुझाएको छ बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश नेपानेले ज्ञापन पत्र बुझाउँदै अनिमा संघ बागलुङका उपाध्यक्ष यमुना श्रेष्ठले घटनाको छानबिन गरी अपराधमा संलग्न अपराधीले यथाशीघ्र कारवाहीको दायरामा ल्याउन माग गर्नु भएको थियो सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला दोगडा केदार गाउँपालिका सातकी सत्र वर्षीय किशोरी भागीरथीको विद्यालय गएर घर फर्कते गर्दा बाटोमै बलात्कार पछि हत्या गरिएको अवस्थामा मार्च बाइस गते सब फेला परेको थियो भागीरथीको बलात्कार पछि हत्या भएको हप्ता दिन बित्दा पनि अपराधी पत्ता लाग्न नसकेको भन्दै शान्ति सुरक्षाको अभावमा यस्ता गम्भीर अपराधमा संलग्न संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार संवेदनशील बन्नुपर्ने बताउनु भएको थियो अनेमा सङ्घ बागलुङका अध्यक्ष राबिन रात्रा सावित्रा राणाले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी न्यौपानेले बुझाउँदै श्रीषले दिन प्रतिदिन बालबालिकामाथि भएका अमानवीय व्यवहारले बालबालिकाको बाँच्न पाउने जन्मसिद्ध अधिकारको उल्लङ्घन भएको बताउनु भएको थियो ज्ञापन पत्रमा नेपाल सरकारले बाल अधिकार सम्बन्धी महासन्धिमा अनुमोदन गरेको तीस वर्ष पुग्दा पनि बालबालिकाले भेदभाव बिना बाँच्ने राजनीतिक सामाजिक तथा सांस्कृतिक अधिकार प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला जिल्लाधिकारी सुरेश नेौपानेले देशमा दिन प्रतिदिन बालबालिकामाथि घटिरहेका अमानवीय घटनाको आफूले समेत निन्दा गर्दै आएको बताउनु भएको थियो उहाँले बालबालिका र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटना रोक्नको लागि सबै संवेदनशील हुनुपर्ने बताउनुभयो उहाँले अनिमल सङ्घले आफूलाई हस्तान्तरण गरेको ज्ञापन पत्र तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो यिनविविध खबरसँगै साँझ सात बजेको गलकुट खबरको हामी अन्तमा अन्तमा शीर्ष खबर पुनः एकपटक नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्तर्गत नगर प्रमुख गैर रिघामा पूर्व शिक्षक तथा गलकुट पत्रकार समाजका अध्यक्ष खरेलद्वारा कृषि फर्म सञ्चालन बोर्तिबाङमा बोर्तिबाङका कण्डेल परिवार आर्थिक सहयोग हस्तान्तरण तमान खोलामा आफ्नै पाठ्यक्रममा आउँदो शैक्षिक सत्रमा लागू हुने र भागीरथीको अपराधीले कार्यवाहीको दायरामा ल्याउन अनेमा सङ्घको माग एनएबी खबरसँगै साँझ सात बजेको गलकुट खबरमा कार्यक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार